नाम सम्झना हो घर परिवारको अगाडि म जति सोझो कोही छैन तर मलाई थाहा छ म कस्तो भालु छु भन्ने मेरो एउटा दिदी पनि छ दिदीको बोयफ्रेन्ड पनि छ उसको नाम विनोद हो विनोदलाई म दादा भन्छु मलाई एकदम माया गर्नुहुन्छ सुन्दरताकै कुरा गर्दा दिदी पनि यस्तै छ तर मेरा दुध भने दिदीका भन्दा निकै ठुला छन् यसको पछाडि पनि कारण छ सानैदेखि केटाहरूसँग निस्किने अनि पाएको बेला चिकिहाल्ने भएकाले समयसँगै मेरा दुध साधारणभन्दा ठुला भएका छन् आज यसरी पहिलोपटक लेख्दैछु त्यसैले अलिअलि छाडा बोले पनि अचम्म नमानी होला मैले भर्खर ब्याचर सकेँ अहिले जब गर्दै जब गर्दैछु मेरो केटी साथी निकै कम छन् चार पाँचजना मिल्ने छन् केटाको त कुरै नगरौँ बाटोमा हिँड्दा मात्रै दस पन्ध्रजना त एक दिनमै भेट्ने गर्छन् त्यसैले आजभोलि सेक्स गर्न मन लागे कुनै आइतबार छैन जुन बेला मन लाग्यो जहाँ मन लाग्यो त्यही जित्न सक्छु केटाहरू पट्याउने मामलामा पनि एक नम्बरकै छु केटाहरूलाई पुतिर दुध भए पुग्छ बस एकपटक अगाडि गएर बोलेपछि म हुँ भन्ने पनि पछि लाग्छन् तर सबैलाई तिमी नै तर सबैलाई तिमी नै मेरो बोयफ्रेन्ड हो भन्छु मेरो लाइफमा तिमी मात्र छौ भन्दा पनि सजिलै पत्याउँछन् नै मक्ख पर्छ अनि साथी भएर रिलेसन सुरु गर्छु सुरुमै भन्छु पछि अहिले पनि भन्न पाइँदैन है भनेर तर समय बित्दै गए पछाडि तर समय बित्दै गएपछि सबै केटाहरू मरियत्तै गर्छन् कति त नाम लेखेर हात समेत काटे त्यसैले एउटा केटासँग म बस्न सक्दिनँ एउटासँग चिक्दा मजा पनि आउँदैन थरी थरी डाँडोको टेस्ट लिँदाको मजा कस्तो हुन्छ सिकाउनेलाई मात्र थाहा हुन्छ सिक्ने चिकाउने कुरा त छँदैछ कोठामा बस्दा पनि उस्तै सेक्सी भएर बस्न सुझाउँछु टाइट हाफ प्यान्ट लगाउन मजा लाग्छ अनि दुध अत्याधिक ठुलो भएको कारण घरमा ब्रान्ड लगाइबस्छु दिदीलाई पनि मेरो धेरै प्रेफरेन्स भएको बारे थाहा छैन दिदीलाई त यो पनि थाहा छैन कि दिदीको विवाह फिक्स भएको विनोदसँग पनि मैले छिकाबारी भइसकेको छ त्यो पनि कोठामै दिदी घर गएको बेला त्यसपछि मेरो दुधको फ्यान भनेका मेरा हुनेवाला दाजु खालि चिकम चिकम गरिरहन्छन् मलाई भने एकपटक चुकेपछि नयाँ केटाको लाडो चाहिने गर्छ यहाँ भन्न मलाई लाज लाग्दैन किनकि तपाईँले मलाई देख्नु भएको छैन मैले तपाईँ मैले कतिपटक त अलिक धनी विवाह गरेका गरिसकेका केटाहरूलाई समेत झिकेको छु अनि झिके बाबत पैसा समेत लिएको छु यसरी धनी धनीलाई छुनको फाइदा नै निकै छ एकातिर पैसा पनि पाइने मजा पनि हुने अर्कोतिर दामी दामी होटल अनि रेस्टुरेन्टमा झ्याप झ्याप भएर रमाइलो गर्न पाइने तर सधैँ यस्तो मजा पनि लाग्दैन कहिलेकाहीँ केटाहरूलाई तर्काउन बडो मजा आउँछ बिचरा कोही यस्ता सोझा पनि हुन्छन् मलाई भर्जिन ठान्ने अनि त्यही अनुसार व्यवहार गर्ने केटाहरू पनि टन्नै भेटेको छु विचाराहरूलाई केही कारण देखाएर बिचराहरूलाई केही कारण देखाएर ब्रेकअप दिनुपर्छ महिनौ दिन पागल भएर बस्छन् आजभोलि अलिक मोटाएकी छु साह्रै होइन ठिक्क सेक्सी देखिने गरी कोठामा एना अगाडि उहिँदा आफू जस्तो त यो संसारमा अर्को कोही छैन जस्तो लाग्छ मिलेका आँखा मेकअप नै गर्नु नपरेको सफा छाला अझै गुलाबी लिपस्टिक लगाएपछि त कुनै राम्रो क्यारेक्टरकै केटी जस्तै देखिन्छु कसैले देखेर शङ्का गर्ने समेत सक्दैन मलाई बाटोमा हिँड्दा कुनै राम्री केटी देखे पनि यिनीहरू पनि म जस्तै लुकी छेपी घालु होला नि त जस्तो लाग्छ जस्तो आफू त्यस्तैहरू देख्ने के मलाई कालो कुर्ता सुरुवाल लगाउन निकै मनपर्छ सुरुवाल टाइट लगाउन मनपर्छ ताकि मेरो तिग्रा र खुदी प्रष्ट देखियोस् कुर्ता पनि क्लिभेज स्पष्ट देखिने गरी मिलाएर सिलाउन नदिन्छु अनि सल अलिक लत्रिने गरी दुधमा चोपिने गरी ओर्छु बाटोमा केटाहरू पटक पटक मेरा दुधतिर आँखा लगाउँदा कहिलेकाहीँ त सिरिङ्ग पनि हुन्छ कुनै बेला त सेक्सको यस्तो सिक भएको थिएँ कि एउटा डिल्डो किनेर एउटा डिल्डो किनेर पोतीभित्र हालेरै पनि हिँडेँ सानो डिल्डो भित्रै छिरियो बाटोमा हिँड्दा प्रत्येक खुट्टा चाल्दा पोतीमा डिल्डो थोरै भित्र बाहिर गर्थ्यो अनुहार रातो हुन्थ्यो अनि प्रत्येक पाइलामा मजा आउँथ्यो सँगै भाइब्रेटर पनि जोडिएकाले बसमा बस्दा खल्तीमा रहेको रिमोट दबाउँथे भित्रको भाइब्रेटर भाइब्रेट हुन्थ्यो बिचरा साइडको सिटमा बस्नेलाई पत्तो समेत हुन्थेन आफू भन्ने पिना लाडो पुदीको मार्दै बस्थे एक समय निकै दिन काममै व्यस्त भए केही हप्ता सिक्स पनि गर्न मन समय जुरेन कस्तो चिकम चिकम लाग्न थालिसकेको थियो शनिबार र आइतबार लगातार बिदा परियो शनिबार दिदी पनि कोठामै शनिबार दिदी पनि कोठामै थिए भर्खर चिम जानुभएको एउटा केटालाई आइतबार भेट्न लागेको थिएँ आइतबार दिदीको घुम्ने प्लान बनिसकेकाले त्यो केटालाई कोठामा ल्याउन मिल्थ्यो केटो सोझो थियो त्यसैले पहिलोपटक सिक्स होला त्यसैले पहिलोपटक सिक्स होला त्यस्तो भनेर राम्रो बन्ने विचार आयो पुती अनि चाक वरिपरिका रौ सेभ गर्ने विचार गरे खोतीको त गर्न सजिलै थियो चाकु कसरी गर्ने दिदीलाई भन्ने दिदीलाई भन्ने सुरु गरेँ निकै पटक दिदीको खुट्टा से खुट्टा सेभ गरेको थिएँ त्यसैले दिदीलाई सेभ गरिदिन्छस् भनेर सोधेँ दिदीले आ सक्दिनँ भने गर्दैन आफूले सक्ने ठाउँको भए त भन्दै भन्दिनथे कहाँ गर्ने हो र दिदीले प्रश्न गरी भित्र भित्र मैले हाँस्दै हातले इसारा गरेँ पहिल्यै पहिल्यै भन्नुपर्छ नि सफा चट गरिदिन्छु दिदीले हाँस्दै भने एकअर्काको अगाडि नाङ्गा हुनु सँगै बसेको दिदी बहिनीको लागि कुनै नौलो कुरा होइन कुनै कैयौँ पटक त नाङ्गै दुवै अङ्गालो हालेर सुतेका पनि छौँ तर यसरी पुतिमै सेभिङ गर्नुपर्ने गरी भने अहिलेसम्म अवस्था आएको थिएन मैले लगाएको हाफ खोलेँ अनि पेन्टी खोलेँ सामान्यतया लुगा फेर्दा नाङ्गो हुनु सामान्य भए पनि यो पटक खैकी खैकिन दिदीको अगाडि नाङ्गिँदा अलिक रमाइलो लाग्दै थियो चिची कति नाम पारे कि काट्नुपर्छ नि बेला बेलामा दिदीले हातले पुती वरिपरिको तान्दै भने दिदीले त्यसरी तान्दा कस्तो काउकुती लागेर आयो अब दिदीले काटिदिन्छ नि त मै मस्किँदै दिदीको गाला ताने छोड अब मलाई डिस्टर्ब नगर दिदीले भने आज दिदीलाई पनि रमाइलो लागेको होला मैले सोचेँ दिदीले इलेक्ट्रिक लेजर निकाली दिदीलाई त्यो विनोद दादाले गिफ्ट दिएको अरे रौ काट्नलाई कति हाँस्नु धन्न यो पटक मलाई पनि काम आयो खाटमा अडेस लगाए लगाएर म भुइँमा टाँड फट्याएर बस्ने दिदीले रेजर निकाली बाफ्रे पुतीको डिल वरिपरिको रौ काट्दा त्यसको भाइब्रेसनले त मलाई उत्तेजित पारियो दिदीले बिस्तारै एउटा रौ पनि न नरहने गरी रेजर लगाइदिए मेरो पुतीबाट त पानी निस्किन थाल्यो पछाडि फर्केँ अनि चाकको पालो वरिपरिको रौ पनि त्यसरी नै काटिदिन थालेँ पछाडिको सकिएपछि अगाडिको भागमा माघी देखिएका रोग काट्न दिदीले फेरि रेजर अन गरी यो पटक त असह्य नै हुन थालिसकेको थियो त्यो रसाएर पानी बाहिर निस्किन थाल्यो दिदीले देखिहाली के गर्छ यो एक्साइटेड भएँ के त्यसको भाइब्रेसनले मेरो रातो अनुहार देखेर दिदीलाई चाहिँ कति सभाचर भएको थियो तर कति समयदेखि चिक्न नपाएको बुद्धि निस्कियो मात्र अनि अनौठो आइडिया आयो आज दिदीसँगै मारी गर्नुपर्छ भनेर सोचेँ दिदीलाई फकाउने कसरी हुन्न भने भने त आफ्नो इज्जतको फलुदा हुन्छ तेरो काट्नु छैन दिदी छ भने लुगा फुकाल म काटिदिन्छु अचम्म खुरु खुरुखुरु लुगा फुकाले दिदीको पुती यसरी पहिले नजिकबाट देखेको थिइनँ आकार उस्तै थियो तर दिदीको पुती मेरोभन्दा कलिलो रहेछ बिचारी जे कस्तो कलिलो नहोस् तर एकदम पुवा पुवाट थियो आफू केटी भएर पनि दिदीको पुती देख्दा लोभ लागेर आयो चलाम चलाम लाग्ने म बसेको झैँ पोजिसनमा दिदी बसी रेजर निकालेर दिदीको रौ छोटो बनाएँ रमाइलो हुने रहेछ हालत त दिदीको पनि त्यस्तै भयो रेजरको भाइब्रेसनले गर्दा दिदीलाई त्यस्तै भएछ आँखा चिम्मा गरेर टाउको खाटमा आई अनि दुवै हातले भुइँमा टेकी दस मिनटमा दिदीको पुति त भर्खर सोह्र वर्ष तोक्नेको जस्तै देखियो सफा अनि पुट्ट देखियो त्यही माथि तप तप पानी झार्न थाली रेजर साइडमा राखेँ अनि बिस्तारै दिदीको पुतिको डिलमा हातले चलाएँ उसले मजा माने मैले पुतीबाट निस्केको पानी लगाएर उसको पुती वरिपरि मालिस गरेर गरेँ ऊ ऊ अति उत्तेजनामा आई तर पनि केही भनिन उसको टिसी चलाउँदै लामो श्वास पार्दै दिदी उत्तेजनाका स्वर निकाल्न थालेँ उसको पुतीभित्र औँला हालिदिए निकै कम सेक्स अनुभव भएकी दिदीलाई यसो गर्दा नै असह्य भइदियो ओ वाउ गर्दै कराउन थालेँ सुरुमा एउटा औँला मात्र छिराएकाले दुवै औँलाले उसको पुतीभित्र बाहिर गर्न थालेँ सम्झना अलि छिटो अलि अझै छिटो उसले बिन्ती गर्न थाले निकै बेर उसको बुद्धिमा दुई तिन चार पटक औँला हालेर चलाइदिए खोइ छोड हौ मेरो पालो दिदीले उत्साहित हुँदै भने हामी दुबईले माकी रहेको लुगा पनि फुकान्यौँ अनि खाटमा पल्ट्यौँ एकअर्काको दुध मुसार्दै किस गर्न थाल्यौँ ओहो केटीसँग किस गर्दा झनै मजा हुने रहेछ त्यही माथि मेरो चुवाक दिदीसँग हामी एकअर्काको दुध चलाउन थाल्यौँ दिदीले मेरो दुध उसको बोयफ्रेन्डले चुसेको चाहिँ चुस्न थालेँ कस्तो भाग्य दिदी बिनाजुको एउटै दुधबाट आफूले पनि मस्ती गरेँ मलाई पनि आनन्द दिए हामी सिक्सटी नाइन पोजिसनमा सुत्यौँ मैले दिदीको पोती र दिदीले मेरो पोती चाट्न थाल्यौँ मैले दिदीको पोतीमा जिब्रो छिराएँ उसको पोती भिजेर लपक्क भएको थियो नुनिलो नुनिलो उसको खुसी जिब्रो भित्री लग्यो पोतीमा सके जति जिब्रो छिराएँ त्यसले मेरो पोतीमा जिब्रो खेलाएँ अनि भित्र बाहिर भित्र बाहिर औला हाल्दै जिब्रोले निकै मजाले मजाले चाटी हामी दुबै दुवै गर्दै चिचाउन चिच्याउँदै थियौँ निकै बेर पछाडि अर्क्याजम भयो त्यस पछाडि उत्तिजना कमाउँदै गइसके पछाडि दिदीहरू मैले आफ्नो कपडा लगायौँ र